W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला ¡Gooo, नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूसँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकी साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ समाचार कक्षबाट म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी कूटनैतिक छलफलमा एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीचको वार्ता अन्यलमा संवैधानिक परिषदद्वारा लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति यादवद्वारा आन्तरिक बैठक आह्वान भारत र चीन बीच विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालका लागि सुल्झियो मलेसियामा सम्पन्न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 सल्लाहकार निकट स्थलसहित बोलाइएको बैठक बैठकमा कार्कीको सिफारिस अनुमोदन गर्ने या नगर्ने भन्ने विषयमा छलफल हुनेछ कार्कीको सिफारिस रोक्न नागरिक समाजका अगुवा तथा दलका प्रतिनिधिहरूले नै आग्रह गरेपछि राष्ट्रपति पनि दबावमा पर्नु भएको हो विवाद र विरोधका बीच संवैधानिक परिषदले लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस गरेपछि दलहरूले छलफल गर्ने भएका छन् नेपाली कंग्रेस र नेकपा एमाले कार्कीको सिफारिस रोक्न थप कदम चाल्ने या पछि हट्ने भन्ने विषयमा छलफल गर्दैछन् आज दुई दलले संयुक्त बैठक बोलाएको ती दलका नेताहरूले बताएका छन् एमाले प्रवक्ता प्रदीप गेमालीले कार्कीका विषयमा एमाले असहमति पत्र बुझाउने र कंग्रेससँग पनि छलफल गर्ने तयारी भइरहेको बताउनुभयो ठाउँ र समेत तय भइ नसकेको उहाँले बताउनुभयो हिजो बसेको संवैधानिक परिषदको बैठकले अख्तियारमा कार्की सहित लोकसेवा आएका कयो देवी एमी महालेखा परीक्षकको कार्यालयमा भानुप्रसाद आचार्यलाई सिफारिस गरेको छ अनुमोदनको लागि हिजो नै संवैधानिक परिषदले राष्ट्रपति कार्यालयमा पठाइसकेको छ यसैबीच कार्कीको सिफारिस विरूद्ध बिहान विद्यार्थी संगठनहरूले क्याम्पस अगाडि विरोध प्रदर्शन गरेका छन् राजधानीका क्याम्पस अगाडि चक्काजाम र नाराबाजी गरेर विरोध गरेको त्यो संगठनहरूले जनाएका छन् त्यस्तै कार्कीको सिफारिस रोक्न माग गर्दै नागरिक समाजका अगुवाहरूले दिउँसो शीतल निवासमा धरना दिने भएका छन् दिउँसो तीन बजे राष्ट्रपति कार्य शीतल निवासमा धरना दिने नागरिक अगुवाहरूले बताएका छन् अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले कूटनैतिक भेटवार्ता जारी राख्नु भएको छ केही दिन यता विभिन्न देशका नेपाल स्थित राजदूतसँग भेटवार्ता गरिराख्नुभएका रेग्मीले आज पनि नेपालका लागि अमेरिकी राजदूतसँग भेट गर्दै हुनुहुन्छ अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हुने भेटवार्तामा नेपाल र अमेरिका बीचको सम्बन्ध र नेपाललाई गर्न सक्ने सहयोगका विषयमा छलफल हुनेछ आज रेग्मीले दुई आजै रेग्मीले नेपालमा रहेको फिनल्याण्डको टोलीले समेत भेट गर्नेछ त्यसअघि संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि ज्ञानचन्द्र आचार्यले पनि रेग्मीसँग भेट गर्दै हुनुहुन्छ भेटमा संयुक्त राष्ट्रसंघले नेपालका बारेमा लिइरहेको चासो र शान्ति प्रक्रियाका बाँकी कामका विषयमा छलफल हुनेछ एकीकृत नेकपा माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीतिका विषयमा आज छलफल हुने भनिए पनि अहिलेसम्म समयको टुङ्गो लाग्न सकेको छैन आज वार्ता गर्ने भन्ने विषयमा छलफल भए पनि अहिलेसम्म टुङ्गो नलागेको ती दलका नेताहरूले बताएका छन् पार्टी विभाजनपछि आरोप प्रत्यारोपमा उत्रेका एकीकृत माओवादी र नेकपा माओवादी बीच चुनावी रणनीति सहकार्य र पछिल्लो राजनैतिक विवादका विषयमा छलफल गर्ने तयारी छ शाहीकालीन पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा नियुक्तको लागि सिफारिस गरिएको विरोधमा नेपाली कंग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले विरोध प्रदर्शन गर्ने भएको छ कार्कीलाई सिफारिस गरिएको विरोधमा नेवी संघले दिउँसो साढे दुई बजे राजधानीमा विरोध प्रदर्शन गर्नुको साथै मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र पूर्व मुख्य सचिव लोकमान सिंह कार्कीको पुतला दहन गर्ने कार्यक्रम भएको नेवी संघ प्रवक्ता युपी लामिछानेले जानकारी दिनुभयो उहाँका अनुसार दिउँसो बजारमा रहेको पद्म कन्या क्याम्पस अगाडिबाट विरोध जुलुस निकालेर घण्टा घरको त्रिचन्द्र क्याम्पस अगाडि रेग्मी र कार्कीको पुतला दहन गरिनेछ प्रवक्ता लामिछानेले भन्नुभयो विवादास्पद छवि भएका कार्कीलाई अख्तियार प्रमुख बनाउने संवैधानिक परिषदको निर्णय असंवैधानिक छ असंवैधानिक कदमको हामीले विरोध गरेका हौ निर्णय नसोच्याए हामी कड़ा संघर्षमा उत्रन्छौं लामिछानेले कार्कीलाई अख्तियार प्रमुख बनाउने असंवैधानिक निर्णय तत्काल फिर्ता लिन समेत माग गर्नुभयो मञ्च सम्बन्ध संख्या लिम्बुवान राज्य परिषदले गरेको बन्दको कारण आज पनि पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित भएको छ नागरिकता वितरण र मतदाता संकलन कार्य बन्द गर्नुपर्ने लगायतको माग राखी गत शनिबारदेखि गरेको बन्दको कारण अरूण सप्तकोशी पूर्वका झापा इलाम पाँचथर ताप्लेजुङ धनकोटा सङ्खुवासभा र तेह्रथुम जिल्ला बढी प्रभावित भएका छन् भने मोरङ र सुनसरी जिल्लामा असर परेको छ लिम्बुवानको हड़तालको कारण सार्वजनिक यातायातका मजदुर दैनिक दैनिक रोजगारी गर्ने मजदुरहरू मारमा परेका छन् भने लामो तथा छोटो दूरीका आवागमन पनि यात्रुहरू बेसलीमा परेका छन् बन्दको मारमा शिक्षण क्षेत्र पनि परेको छ यसैबीच बन्दकर्ताहरूले आइतबार झापाका विभिन्न ठाउँमा दुईवटा मोटरसाइकल मागजनी गर्नुको साथै यात्रुवाहक गाड़ीहरूमाथि ढुङ्गा प्रहार गरी सिसा फुटाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ सो घटनाको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 जित हासिल गरेको छ बाँकी उनानब्बे सीटमा अन्य पार्टीका उम्मेद्वारले चुनाव जितेका छन् बयासी सीट ल्याएको मुख्य प्रतिपक्षी दलका नेता अनवर इब्राहिमले सत्तारूढ़ गठबन्धनले उनले निर्वाचनमा धाँधली गरेको आरोप लगाएका छन् भारत र चीनबीच लामो समयदेखि विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालको लागि सुल्झिएको छ लद्दाखको लौ दौलत बैग ओल्ट इलाकामा रहेको चीन र भारतीय सेनाका क्याम्प हटाएर सीमा विवाद टुङ्ग्याएका हुन् भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार दुवै देशको कूटनैतिक तहमा भएको वार्ता सकारात्मक भएपछि विवादित क्षेत्रबाट सेना फिर्ता गरिएको हो गत अप्रेल पन्ध्र तारिकमा चीनले उन्नाइस किलोमिटर सीमा मिचेर भारतीय आफ्नो भूमिमा सेना राखेको भारतले आरोप लगाएको थियो यद्यपि चीनले उक्त आरोपको खण्डन गर्दै आफ्नै भूमिमा सेना राखेको बताएको थियो भारतीय विदेश सचिव रञ्जन कथाई लगायत कूटनैतिक तहका व्यक्तिहरूले चीनसँग सीमा वार्ता गरी विवाद अन्त्य गरेका हुन् गत पन्ध्र अप्रेलपछि कम्तीमा पाँच पटक भएको सीमा वार्ताले समस्या सुल्झाएको भारतीय संचार माध्यमहरूको भनाइ छ अब खेल समाचार नेपालले ICC world cricket league division थ्रीको उपाधि जितेको छ फाइनलमा युगाण्डालाई पाँच विकेटले हराउँदै नेपालले सबैभन्दा ठूलो उपाधि जितेको हो बरमुण्डामा आइतबार राति भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरी युगाण्डाले दिएको एक रनको लक्ष्य नेपालले चौसठी बल बाँकी छँदा पूरा गर्यो नेपालका लागि प्रदीपेरीले सर्वाधिक साठी र शरद फेसवाकाले नट आउट पचास रनको योगदान गरे पृथ्वी बास्कटले नट आउट उन्नाइस जोडे प्रतिबेरी म्यान अफ द म्याच भए युगाण्डालाई सस्तेमा समेट नेपालका राहुल विश्वकर्मा र बसन्त तर समान दुई पारस खड्का पृथ्वी बास्कोटा र शक्ति गौसनले एक एक विकेट लिए उपाधिसँगै नेपाल डिभिजन टूमा बढुवा भएको छ अब नेपालले सन् दुई हजार चौधको जनवरीमा हुने न्यूजील्याण्डमा हुने विश्वकप छनौट खेल्नेछ डिभिजन टूमा बढुवा भएका दुई सहित दस टिमले भाग लिने छनौटमा पहिलो र दोस्रो हुनेले सन् दुई हजार पन्ध्रमा हुने विश्वकप खेल्न पाउनेछन् उपविजेतामा सीमित भएपछि युगान्डा डिभिजन टूमा बढुवा भइसकेको छ पहिलो खेलमा अमेरिकासँग चौरानब्बे रनले पराजित भएको नेपालले दोस्रो खेल युगान्डालाई सात विकेटले सुम्पिएको थियो तर त्यसपछि लगातार सुध्रेको प्रदर्शन गर्दै तीन खेल जितेर नेपालले ऐतिहासिक सफलता प्राप्त गर्यो संवैधानिक परिषदद्वारा लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति यादवद्वारा आन्तरिक बैठक आह्वान अन्तरिम चुनावी सरकार गठनपछि माओवादी देश दौडाहामा चुनावी रणनीति संवैधानिक परिषदद्वारा लोकमान सिंह कार्कीलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको प्रमुखमा सिफारिस सिफारिसका विषयमा छलफल गर्न राष्ट्रपति यादवद्वारा आन्तरिक बैठक आह्वान भारत र चीनबीच विवादित रहेको लद्दाख सीमा क्षेत्रको विवाद तत्कालका लागि सुल्झियो मलेसियामा सम्पन्न आम निर्वाचनको नेशनल फ्रन्ट कोलिसन गठबन्धनले बहुमत प्राप्त गर्यो र अविनाश कर्णको कीर्तिमानी बोलिङसँगै उन्नाइस वर्ष मुनिको एसएससी एलिट कप क्रिकेटमा नेपालको लगातार तेस्रो जित हवस् त दिउँसो दुई बजे अर्पण समाचार सकियो समाचार कक्षबाट म सम्झना दिँदा हुन्छ नमस्कार अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे